नमस्कार नमस्कार नमस्कार नमस्कार ठुलो सन्चै हुनुहुन्छ बाँच्नु नै सबभन्दा ठुलो कुरा हो अब यो गर्मी पनि बिस्तारै जान लागेको हो कि जसलाई ठुलो भाइ त कस्तो छ जान्थ्यो है गर्मी त ल आज त एकदम है त्यो त हो आज असार एक गते पनि पुगेछ हेटलुबा ए असार लागिसक्यो असार लागिसकेछ त ए ल त दिन गएको चाहिँ पत्तै नहुने है त्यो त हो अब दिन गएको पत्ता नपाउनुको कारण पनि छ नि त भेटलुबा त्यही त नि अब खेतीपातीको काम गर्यो बस्यो कति छिटो असार आइसक्छ अब मान रोपेर मुरी उब्जाउने बेला हुन्छ त्यही त त्यही त यो हाम्रो यो पाटोबारीको धान काटेर सकिसक्यो सक्यो ठुलो अब यो चैते धान अब हरलक्क काट्ने बेला भएको छ काटिसक्नु भएको छैन काटेर त भ्या छैन हजुर हजुर बेला बेलामा चाहिँ पानी पर्ला पर्ला पर्ला जस्तो गरेको कारणले झ्याप्प काट्यो भोलि पानी पर्दियो भने फेरि बिग्रिन्छ बिग्रिन्छ बिग्रिन्छ त्यही भएर म अलिकति मौसम पनि हेरिरहेको छु क्या चेटे बाबु यसो आकाश हेर्ने हजुर हजुर अनि यसो नपर्ने जस्तो हेर्ने बित्तिकै झ्याटझुट्टै काटिदिइहाल्ने यो मौसम हेरेर मात्रै काट्नु होला ठुलो भाइ फेरि पानीले भिज्यो भने फेरि नराम्रो हुन्छ कि फेरि होइन पानीले भिज्यो भने त अब त्यो हकुवा चामल आउँछ त्यही त नि त्यही त नि यत्रो दुःख गरेर रोप्नु भएको छ होइन आफूले गरेको कमाइ त पाउनु पऱ्यो नि त फेरि पाउनु पऱ्यो नि अनि ठुलो भाइ यो धानको पराल चाहिँ एकदमै जोगाउनु है फेरि है यो पानी परेर परेपछि फेरि बिग्रिन्छ राम्रोसँग सुकाउनु पर्छ है फेरि सही है सही मुख्य त गाई भैँसी पाल्ने मान्छेलाई मोस्ट इम्पोर्टेन्ट कुरो भनेको यही हो त्यो त हो नि ठुलो अब अब गाउँ घरतिर घाँस काट्न पाइएला होइन ठुलो अब यो सहर बजारतिर पराल भएन भने त अब बाँच्नै गाह्रो छ अब गाई बस्दै हेर्नुहोस् अब कति यो दुबो खाने दुबोको मात्रै भर हुन्छ होइन त्यही भएर यो धानको पराल चाहिँ एकदमै जोगाउन सक्यो भने घाँसको सट्ट पराल दिएर भए पनि हामीले पशुपालन त गर्न सकिने बुठुल तर जेठे यो सहर बजारतिर चाहिँ फोहोर खुवाएर पनि पाल्ने गर्दा रहेछ नै पशु फोहोर खा खुवाएर बिहान टक्क दोयो हजुर अनि पठाइदियो सडकतिर हजुर अब सडकको छेउमा रिङमा चाहिँ फालेको फोहोर खाँदै अब चाहिँ गाईहरू चाहिँ बेलुका फेरि पुनः घरधनीकोमा जाँदा रहेछ नि अब त्यो बाटो बाटोमा पहिला यस्तो साँडेहरू कसरी आए भनेर जिज्ञासा लाग्थ्यो क्या मलाई पाल्या परेछ है जेठे त्यो त हो ठुलो एकदमै हो अब पाल्या रहेछ मलाई पनि पहिला त्यस्तै लाग्थ्यो भर्खर भर्खर अब सहर पस्या होइन अब यति ठुलो ठुलो साँडी होइन यो सहरतिर त यो बजारमा त सबै गाई भैँसी पाल्दो रहेछ कसरी पाले हो यसरी किन छाडा छोड्या होला जस्तो लाग्थ्यो कि ठुलोमा मलाई पनि अब गाउँघरतिर त हाम्रो बाँधेर राख्ने खोरमा राख्ने होस् चाहे गोठमा राख्छौँ हामी होइन ठुलो यो टह बनाएर टहर बनाएर राख्थ्यौँ गाउँ अब सहरतिर त सबै छाडा छोड्दो रहेछ कि कानुन क्या जेटिए बाबु कानुन नभए भनौँ न अब त्यही उनीहरू छाडा छोड्दा रहेछन् बाइचान्स दुर्घटनामा पर्यो गाडीको पाङ्रा मुनि पर्यो भने क्षतिपूर्ति भनि पाउँदो रहेछन् हेर्नुहोस् मोटै रकम <laughs> त्यस्तो त्यस्तो कुरा पो छ त फेरि यहाँ ठुलो भाइ अब हाम्रो त गाउँघरतिर अब भिडबाट लड्यो भने न त क्षतिपूर्ति नै पाइन्छ <laughs> न त अर्को अर्को किन नै अब पैसा नै हुन्छ हामीसँग त्यही भएर यो सहरमा बस्ने मान्छेहरूसँग अलिकति बढी अक्कल हुँदो रहेछ क्या अब अक्कल सँगसँगै नक्कल पनि छ नि त ठुलो <laughs> त्यो पनि छ ठुलो कुरा होइन अक्कल पनि छ पश्चिमी संस्कृतिको नक्कल पनि छ छ ठुलो छ छ एकदमै छ एकदमै अब यो विकासी हुने कुरो हुन्छ हाम्रो अब गाउँघरतिर त्यस्ता कुरा हुँदैनन् सबै अब नक्कली हुँदैन सबै ओरिजिनल मात्र हुन्छ गाउँ गाउँघरतिर त अब सबै हावा पनि एकदम मजाको प्राकृतिक हेर्नुहोस् सहर बजारतिर त के हो त्यो एसी कि केसी भन्दो रहेछ क्या त्यो लगाउने त्यसमाथि अब विभिन्न प्रकारका अब बिजुली बत्ती उतै पुगेको छ झिलिमिली अब पङ्खा सङ्खा घुमाउने अब हावा सारेर खाने हामी चाहिँ यहाँ चौ पिपल बोर्डको चौतारीमा आउने प्रकृतिले दिएको हावा स्याहार त्यो त एकदमै राम्रो ठुलो भयो अनि यो गाउँघरतिर अब किरा फटेङ्ग्रा लाग्यो भने पनि यो खरानी छरेर भयो भने अलिकति हामी सन्चो बनाउन सक्छौँ यो सरकारी बालीलाई तर यो सहरतिर ठुलो भयो यो खरानी छरेर कामै नलाग्दो रहेछ हेर्नुहोस् सहरतिर त खरानी हुन पनि त पर्यो बाबु त्यो त ठुलो भयो एकदमै ल मैले तपाईँलाई चाहिँ यो थाहा छ कि छैन भने यसो सोधिहालेको तपाईँलाई थाहै रहेछ ल अब के गर्ने सहरतिर ग्यासको चलन आयो ठुलो भयो हजुर ठुलो भयो त्यो ग्यास बालेपछि खरानी कहाँ जान्छ यो खरानी त अब हावा हुँदो रहेछ हेर्नुहोस् लुवा अब खरानी त कहाँबाट निस्किने हेर्नुहोस् अब हावालाई हामीले देख्न सक्दैनौँ यो हावाबाट बनेको ग्यास न त हो अब खरानी त कहाँबाट निस्किने अब एकचोटि सहरतिर गएको थिएँ हेर्नुहोस् हजुर ठुलो यसो हेर्छु भात पकाउनलाई लौ दाउराको जो काँडा गर्ला भन्ने ठाने त एउटा डब्बोभित्र चाहिँ नि कुन्नी के जाति हुँदो रहेछ हेर्नुहोस् त्यो डब्बो भित्रबाट पाइप लगाएर तानेपछि आगो बल्दो रहेछ है हो त नि ठुलो भाइ एकदमै त्यो अब पाइप जोडिसकेपछि टक्क लाएर त्यो हुन्छ नि ठुलो भाइ यो लाइटर भन्ने हुँदो रहेछ त्यो टक्क बालेपछि त सर आगो सल्किने अनि त्यसले गर्दा त अब हामीलाई झन्झटिलो पनि भएन आगोको त्यो दाउरामा बालेपछि अब धुवा आउने आँखा बन्द होला पनि डर भएन सहरतिर अब गाउँघरतिर यस्तै छ अब हामी गाउँघरतिर मजासँग धुवा उडाउँछौँ आँखालाई कति हानि गरे होला मुटुमा कति हानि पुग्यो होला कि कसो बाबु एकदमै ठुलो एकदमै चाहिँ सही कुरा गर्नुभयो होइन अब अर्को कुरा अब सुनौँ तपाईँलाई म होइन अब गाउँघरतिर त यस्तो सबै चलन छ हामी अब रासायनिक मलहरूभन्दा पनि कम्पोस्ट मलको प्रयोग गर्छौँ होइन रासायनिक औषधिहरूलाई एकदमै पर राख्छौँ जसले गर्दा हामीले यो रोपेको फलफुलहरू भयो तरकारी भयो एकदमै ताजा पाउँछ नि त हाम्रो स्वास्थ्यको लागि एकदमै फाइदा हुन्छ तर चाहिँ बजारमा चल्दाखेरि चाहिँ विदेशबाट आएका ती के के जाति हालेका इन्जेक्सन लगाएका अब मैले सुने त अब आज मन्डीबाट लौका किनेर ल्याएको एक किलोको भोलि घरमा पुग्दा त डेढ किलो हुन्छ अरे बढेर हेर्नुहोस् है त्यस्तो चलन पनि आइसक्यो हेर्नुहोस् ल इन्जेक्सन लगाइदिने त्यसले त स्वास्थ्यलाई बेफाइदा गर्यो नि गर्यो गर्यो ठुलो एकदमै बेफाइदा गर्यो हामी यति ताजा राम्रो निकाल्छौँ हाम्रो बजार भाउ छैन हजुर अब कता कता छिमेकी राष्ट्रतिरबाट ल्याएको चाहिँ मूल्य पनि बढी पाइने त्यही एउटा दसैँको बेलामा चुटकिला सुने जस्तो क्या के अरे यो खसीको चाहिँ जम्मा पाँच सय रुपियाँ रे हजुर चाइनिज हो घर जाँदासम्म भुक्न पनि सक्छ है भने जस्तो कुरो एकदमै एकदमै अब के गर्ने चलन यस्तै छ ठुलो अब स्वास्थ्यलाई एकदमै असर गर्छ भन्ने थाहा पाउँदा पाउँदा पनि खानुपर्ने बाध्यता छ यस्तै छ ठुलो अब के गर्ने अब गाउँघरतिर भएको भए अब गाउँघरतिरको यसो बजारतिर लगेर बेचौँ भने पनि अब साध्य छैन हेर्नुहोस् ठुलो अब गाउँघरतिर थोरै फल्छ अब धेरै फलेको कुराहरू सबै अब उता अब विदेशतिरबाट किनेर ल्याउने रे के के गर्ने रे भन्छन् अब गाउँघरतिर अब हामीले जुन उत्पादन गर्न सकिन्छ त्यो रफ्तारमा लानै सकिँदैन हेर्नुहोस् ठुलो के गर्ने त्यसमाथि अब बजारसम्म पुर्याउन पनि गाह्रो गाह्रो छ एकदमै एकदमै गाह्रो छ ठुलो अब यो गाडी नगुडिएपछि अब बाटोघाटोको राम्रो व्यवस्था नभएपछि के गर्ने अब यस्तै छ त्यसमाथि पनि अब हाम्रा राजनीतिक दलहरू साह्रै धेरै भए देशमा अब पटक पटक पटक पटक पटक बन्द पनि गरिरहन्छन् त्यो त हो ठुलो त्यसपछि त अब किसानहरूले कहाँ कहाँ हो बाटोमा तरकारी चाहिँ छरेर आन्दोलन गरे अरे भन्ने पनि सुन्छु क्या मैले कहिले एकदमै सुनिन्छ ठुल्बा यस्तो घटनाहरू भइराखेको छ नि अब के गर्ने अब बाटो पानी पर्छ अब एकछिनमा बनाउँछ एकछिनमा बिग्रिरहेको हुन्छ भत्किरहेको हुन्छ जसले गर्दा समयमै अब ठाउँमा पुग्न सक्दैन तरकारी त्यसै कुहिने भयो अब आन्दोलन त्यस्तै हुने भन्ने ठुल्बा होइन र अब हामी किसानहरूदेखि यस्तै अब मर्कम त पर्ने नै भन् ठुल्बा जसले गर्दा पनि उचित कानुन चाहिँ बनाउनु पर्छ कि हाम्रो देश नेपालमा पनि ठुल्बा हुन त अब संविधान सुन्नु त सुनिरहेको छ ठुल्बा अब बन्ला बन्दैन अब भविष्यको कुरा हामी विश्वास गरौँ बन्ला एक दिन अवश्य पनि होइन हामी किसानहरूले पनि राम्रो हुन हुने अब व्यवस्थित खालको संविधान चाहिँ बनाउँछ यो कामना चाहिँ म गर्छु ठुल्बा अब अम्ब पनि अब हुन थाले रहेछ हेर्नुहोस् अब सानो सानो अम्ब फल्न थालेछ हेर्नुहोस् अब पाक्ने बेलासम्म के हुन्छ कुन्नी अहिले त छपक्कै छ यसपालि एकदमै एकदमै छपक्क फल्न फलिरहेको रहेछ अब यो पाक्ने चाहिँ कहिले ठुलो भयो यो चाहिँ भदौ भदौतिर भदौ आसपास पुग्नु पर्ला है भदौ असोजतिर पनि पुगिन्छ होला असोजसम्म नरहला नरहला है साउन भदौमा यो अम्बा चाहिँ सबै पाकेर हजुर अब कति नाति नातिनाले खान्छन् कति वरिपरि बजारसम्म चाहिँ पुग्दैन यो हेर्नु बजारसम्म पुग्ने व्यवस्था गर्नुपर्छ ठुलो बाबा टन्न लाएर अब जेटिए बाबुसँग भेटघाट हुन्छ जेटिए बाबुले यसो झोलातिर आयो भने त बजार पुगिहाल्छ नि ढुक्क हुनुहोस् अब यो त फेरि चराको लागि लगाइदिए जस्तो भएको छ क्या आधी चराले खाइसक्या हुन्छ हजुर अब त्यो फेरि प्राकृतिक प्राणी धवाउने पनि मन लाग्दैन क्या मलाई चाहिँ खाओस् भनेरै छोडिदिन्छु है म अब के गर्ने सबै बाँच्नु नै पर्छ हामीले मात्रै खाएर हुँदैन नि त हुँदैन दिनु पऱ्यो होइन अब यो गोडा पिसेक गुड त छ अम्बाको हजुर बेच्ने भने पैसा चाहिँ आउँछ है यो अम्बामा पनि विभिन्न किराहरू लाग्दो रहेछ ठुलो भा होइन यो आम अम्बामा लाग्ने किराहरूको पनि रोकथाम गर्नु पर्ला नि त फेरि लौ न ए बाबु तपाईँले मलाई आज यो अम्बाको किराको बारेमा बताइदिनुहोस् त भइहाल्छ नि अलिकति सजग भएर यसपालि यो बिसवटा जति बोटको अम्बा राम्रोसँग लट्टा राम्रै फलाउन सक्यो भने त तपाईँले भन्नुभएको जस्तो बरु चाहिँ बजारसम्म नि पुग्छ कि न यसमा पुग्छ पुग्छ पुग्छ एकदमै पुग्छ ठुलो भए उसो तपाईँलाई म यो किराहरूको बारेमा बताइहाल्छु है त ठुलो भाइ ल सुन्दै जानुहोस् है त यो खपटे समूह भन्ने हुन्छ ठुलो भाइ हेर्नुहोस् पहिला एकदमै एकदमै किराहरू सबै खपटे समूहमा पर्दो रहेछ जुन फालको पनि है ठुलो अब हामीले यो आँप पढ्ने बेलामा पनि तपाईँलाई मैले बुझाउने बेलामा पनि आँपको बारेमा पनि त्यही खपटे समूहको किराहरू पढाएको थियौँ तपाईँलाई होइन आज पनि त्यही कुरा तपाईँलाई म बताउँछु है त ठुलो यो आँपको यो अम्बाको चाहिँ अम्बाको पात चपाएर खाने किराहरू हुँदो रहेछ होइन यो पात चपाएर खाने किराहरूको समूहमा पहिलो समूह खपटे समूह हुन्छ होइन ठुल्बा एक नम्बरमा चाहिँ पात छिया छिया पार्ने खपडाहरू भन्ने हुन्छ हेर्नुहोस् ठुल्बा यसको पहिचान चाहिँ यिनले अम्बाका पातहरू छिया छिया पारी रुखलाई नाङ्गो तुल्याउँछन् त्यही भएर पनि यसलाई चाहिँ पात छिया छिया पार्ने खपटेहरू भन्यो होला है ठुल्बा सुन्नुहोस् है यिनको बढी आक्रमण वैशाख जेठतिर हुन्छ यिनलाई नियन्त्रण गर्न कुनै सम्पर्क किटनाशक विषयहरू हुनुपर्छ बुझ्नु भएको छ यो कुराहरू हुन्छ होइन ठुलो यो खपडेसम्ममा पर्यो अर्को पात डाँट र अन्य भागहरूमा रसहरू चुसेर खाने किराहरू हुन्छ हेर्नुहोस् लुबा यो चाहिँ फड्केसम्म अन्तर्गत पर्छ फड्केसम्म अन्तर्गत पर्छ हेर्नुहोस् लुबा यसको एक नम्बरमा चाहिँ मिली बगहरू भन्ने हुन्छ हेर्नुहोस् लुबा है अम्बमा लाग्ने केही प्रमुख बगहरू छन् होइन त्यो कुराहरू म तपाईँले बिस्तारै पछि बताउँदै जान्छु यसको बारेमा तपाईँ पछि सुन्दै जानुहोस् है त ठुल्बा म यसको बारेमा तपाईँलाई पछि बताउँछु अनि अर्को हुन्छ कत्ले किराहरू भन्ने हुन्छ हेर्नुहोस् यो कत्ले किरा भन्नेले पनि अब अम्बलाई एकदमै असर पुऱ्याउँछ पुर्याउँछ होइन ठुल्बा अम्बलाई विभिन्न थरीका कत्ले किराहरूले दुःख दिन्छन् होइन ती किराहरूको बारेमा पनि म तपाईँलाई पछि बताउँछु अनि त्यसपछि अर्को किरा हुन्छ लाइ भन्ने हुन्छ नि सुरुबा लाइ यसलाई चाहिँ हामीले तोरी पढ्दै बेलामा पनि हामीले तपाईँलाई मैले सिकाएको थिएँ है ठुलो धेरै थाहा छ भनेपछि अब यसको बारेमा तपाईँलाई मैले धेरै गन्थन मन्थन गराउनु परेन होइन ठुलबा अनि त्यसपछि अर्को किरा हुन्छ काण्डमा काण्डमा खाने किराहरू यो काण्ड खाने किराहरू पनि हुँदो रहेछ हेर्नुहोस् ठुलबा यो किराहरू चाहिँ पुतली समूह अन्तर्गत पर्छ बुझ्नु भएको छ अनि पुतली समूह अन्तर्गतमा पनि एक नम्बरमा हुन्छ रुखका बोक्रा खाने लाब्रेहरू बुझ्नु भएको छ यो बो रुखको बोक्रा खाने लाब्रेहरू भयो त्यसपछि अर्को किरा हुन्छ फल फल खाने किराहरू यो चाहिँ झिङ्गा समूह अन्तर्गत पर्छ है ठुलो भा यो चाहिँ फलको अनि झिङ्गाहरू हुन्छ अम्बका अम्बमा निम्न फलको नै झिङ्गाहरू लाग्छ नि हेर्नुहोस् ब्याक्टेरिया भन्ने हुन्छ ठुल्बा अनि त्यसपछि अर्को किराहरू गोनाटस भन्ने हुन्छ यिनको विषयमा तपाईँले मैले आँको बारेमा पढाएको थिएँ होइन त्यसमा पनि तपाईँलाई मैले बुझाइसकेँ यसको बारेमा तपाईँले एकदमै जानिसक्नु भएको छ है यो कुराहरू हुन्छ यी कुरा किराहरूले चाहिँ आँपले एकदमै बेफाइदा गर्छ त्यही अनुरूपको चाहिँ हामीले उयसको आँपको उपचार गर्न सक्यो भने यो अम्बको उपचार गर्न सक्यो भने एकदमै राम्रो हुन्छ है ठुल्पा एकदम फलदायक हुन्छ हामीलाई अनि अर्कोतिर जाउँ अब हामी यो यो चाहिँ कुराकानी भयो हाम्रो यो अम्बको बारेमा होइन ठुल्पा अब यो अब लिची पनि भर्खरै सकिन सकिन आँट्या जस्तो लाग्यो मलाई एउटा दुइटा चाहिँ बाँकी रहेछ यो बोर्डमा ठुल्पा यो अब टिपेर चाखिहाल्ने हो कि बरु ए भइहाल्छ नि जेठे बाबु कत्रो कुरो हो र अब एकछिनपछि अब टिप्नुहोस् होइन अब जेठे बाबु जेठे बाबुले चढौँ भने हाँगा भाँच्ला फेरि यो अब यो रेडियो अर्पणबाट कृषि गीत बज्ने बेला पनि भयो ए ए हो त नि खाजा पनि नातिले ल्याउँदैछ यही बेलामा खाजा पनि खाऊ लिची पनि खाऊ भइहाल्छ नि हामी कृषिको गीत यो राज राजनाति कता छ आजभोलि राजबाबुलाई नभेटेको धेरै भएको छ नि आजभोलि अलिकति कृषि पढ्न पठाएको ए ल ल राजबाबुलाई पनि भेट्नु पर्ला जस्तो छ आज <laughs> हुन्छ हुन्छ ल भन्छ स्वाभिमान सुन हजरा छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty cc 2009-2010 Bike of the Year Award प्राप्त अपाची आरटीआर 160 सीसी साथमा स्टार सिटी 110 सीसी र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र हाचोक टाढी चितुवन फोन नम्बर शून्य छपन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक बाइकको यात्राको भरपर्दो साथी कमलाजीको लागि गाउँखाने कथाको प्रश्न यो छ आकर्षक कपडा अनि सिलाई डिजाइन दामी देखिन्छ यो डिजाइन बयान गर्ने शब्द न कुनै शब्द कोषमा भेटिन्छ के हो नेपाली सटिङ सुटिङ एन्ड सही जवाब विगत 30 वर्ष पुरानो Nepali tailor shirting suiting ladies and gents अब नयाँ व्यवस्थापनको साथमा हामी कहाँ सम्पूर्ण कपडाका आइटमहरू सर्टिङ सुटिङ रेमन्ड विमल ब्रान्डहरू कटराइज कोरियन जिन्स प्यान्ट तथा लेडिज जेन्ट्स कपडाको आकर्षक सिलाइ साथै राष्ट्रिय पोसाक पनि तयार गरिन्छ सम्पर्क Nepali tailor shirting suiting ladies and gents Khairahani आठ खैरहनी बजार चितवन सञ्चालक Mithu Nepali proprietor Anil Nepali phone number शून्य छप्पन्न पाँच तिरासी शून्य एकाउन्न र मोबाइल अन्ठानब्बे चार सय बाहन्न सत्र सात सय छयालिस के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङरोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन शून्य शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यु मनोकामना छापाना फोन शून्य छपन्न पाँच बयासी एक सय पन्चानब्बे हाल्मोनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ वाह यो जयपुरी कुर्ता सुरुवाल तेजो फेसनको कुर्ता सुरुवाल तिम्रो नातिनी बुहारीको लागि ल्याएको कस्तो लाग्यो यो नदी पुर्किएको कुरो सुन्दा पनि हाँसी उठेर आउँछ भने वम्नपट्टि वस्त्रालयबाट ल्याएको कपडा पनि नराम्रो हुन्छ कहिले बल्लैले बुद्धि पुऱ्यायो भने कति हाँस्ने म त हाँसेरै मर्ने भयो विभिन्न किसिमका स्वदेशी तथा विदेशी shirting suiting sari kurta salwar fibre सिरक ब्ल्याङ्केट विवाह व्रत व्रतबन्ध एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ न त मोल मोलाइको झन्झट न ठगिने डर ओम नवदीप वस्त्रालय रत्नगर एक Sauraha Chowk Chitwan proprietor Harikumar Shrestha phone number शून्य छप्पन्न पाँच साठी तिन सय सोह्र मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न नौ सय चौबिस एकदम उच्च दाम ओम नवदीप वस्त्रालय बेचाम किन हो मामा हेरेको हेरै हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग Bakulahar Chitwan four fighter Vishwanath Karimya mobile अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी चितवन टाढी मनोरञ्जन केन्द्र सबै मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एक छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र हाम्रो ठाउँमा जेठो र माइलोले त गोरिया बोकेर दमादम पैसा पठाउन थाले एक हजार तपाईँले खोरक सेन्टर कलेजमा कोरियन भाषा पढ्न गइहाल्दा मास्टर बाबुले भन्नुभएको सेप्टेम्बरमा जाँच हुँदैछ अरे जापानिज कोरियन युरोपियन इन्डियन तथा अस्ट्रेलियनहरूको प्रत्यक्ष निगरानीमा सञ्चालित नेपाल सरकारबाट मान्यता प्राप्त सेन्ट्रल कलेजबाट दुई हजार चौध अप्रिल सेसनमा जापान जाने विद्यार्थी भिजा प्राप्त गर्न सफल सतहत्तर जना र दुई हजार चौध भित्र कोरिया जाने नाम छनौटमा परेका चितवन र नवलपरासीका चार सय एकासी विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै विगतमा वर्षमा हजारौँ विद्यार्थीहरूलाई विद्यार्थी भिजामा विभिन्न देशहरूमा पठाउन सफल सेन्ट्रल कलेजमा विद्यार्थी visa IELTS SLC plus two computer Korean Japanese लगायतका विभिन्न भाषा तालिममा नयाँ भर्ना खोलेको जानकारी गराउँदै समयमै सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ सम्पर्क central college of vocational training प्रणाली काठमाडौँ शाखा कार्यालयहरू सही चोक नारायण घाट शून्य छपन्न पाँच बहत्तर दुई सय साठी सौराहा चौक पाँच त्रिसठी तिन सय पैसठी पर्सा पाँच तिरासी सात सय नब्बे कावसोती थाना चोक अन्ठानब्बे चार पचास सडसठी छ सय छयासी सुनवल अन्ठानब्बे चार पचास असी आठ सय सतासी र मिलन चोक बुटवल अन्ठानब्बे एक बाइस उनपचास तिन सय तिस मनोरञ्जनका लागि यो कुराकानीको क्रमलाई अगाडि नै बढाउ है हुन्छ ठुल्बा हुन्छ एकदमै एकदमै यो तपाईँ लेची टिपेर दिनुभयो होइन ठुल्बा यो लेचीको भित्र त एकदमै राम्रो फल रहेछ हेर्नुहोस् न कति मिठो भनेको भनेको <laughs> किराले पनि नखाएको चट्ट परेको हेर्नुहोस् त अब तपाईँले बताए अनुसारको ओखटी गरेर हुर्काएको लिची अब किरा लाग्ने बिग्रिने हो भने त सकिएको नि त्यो बाबु त्यो चाहिँ हो <laughs> अब त्यही चेक गर्नको लागि खाम्न त ठुलो टिपिहालौँ भनेर चाहिँ यसो चेक गरेको अब त्यही अनुसारमा चाहिँ तपाईँले जल होइन उपचार गर्नुभएको रहेछ खुसी लाग्यो भाइ एकदमै <laughs> अब यो लिचीको बारेमा कुरा गरौँ थोरै होइन ठुल्बा यो लिचीको बारेमा चाहिँ म तपाईँलाई केही कुरा बताउँछु पात चपाएर खाने किराहरू पनि हुन्छ लिचीमा होइन ठुलो भा यो लिचीको पात चपाएर खाने किराहरूले धेरै क्षति पुर्याएको हामीले पाएका छौँ होइन ठुलो भा अनि यो त्यसपछि पात काण्ड र अन्य भागबाट रस चुस्ने किराहरू पनि हुन्छ यसको जस्तै पतेरो भने सुन्नु भएको नि नि किन नसुन्नु यो पतेरो धानमा पनि लाग्छ थाहा छैन ठुलो यो लिचीमा पनि पत्यारो लाग्दो रहेछ लिचीको लिचीमा चाहिँ रातो पतेरो भन्ने लाग्दो रहेछ हेर्नुहोस् लुबा यसको चिन्ह चाहिँ वयस्क पतेरोको रङ रातो हुन्छ यसको शरीरको लम्बाइ तिस मिमी र चौडाइ सत्र मिमी हुन्छ हेर्नुहोस् लुबा होइन यसका बच्चाहरूको रङ हरेक पटक काँचुली फेर्दा फरक फरक देखिन्छ हेर्नुहोस् लुबा फुलबाट निस्कदा यिनको रङ निलो खैरो हुन्छ ठुलो भएपछि भने यिनको रङ रातो निलो आदि सम्मिश्रण देखिन्छ हेर्नुहोस् बा हामीले यो पतेरोले चाहिँ चितवन जिल्लामा लिचीको सबैभन्दा ठुलो शत्रुको रूपमा देखा परेका छन् है ठुलो भा अब यो कृषक दाजुभाइ दिदीबहिनीले चाहिँ बुझ्नुपर्ने कुरा यहाँनिर छ यो पतेरोले चाहिँ चितवन जिल्लामा एकदमै असर राखेको हामीले पाएका छौँ होइन ठुलो भा यसको प्रकोप लिचीमा फुल फुल्ने बेलामा सुरु हुन्छ यसका माउ र बच्चाहरू दुवैले लिचीका फुलहरू फुलको डाँट होइन ठुलो भा र फलको भिट्नुबाट रस चुस्दछन् जसले गर्दा फलहरू पूर्ण विकसित नहुँदै झर्दछन् छिप्पिएका फलहरूमा यो किरा लाग्यो भने फलहरू सुक्दै जान्छ जसले गर्दा चाहिँ हामीले फलहरू राम्रो नलागेको देख्न पाउँछौँ नि ठुल्बा त्यो बोर्डमा गएर हामीले हेऱ्यौँ भने एकदमै पहिचान देख्न सकिन्छ है यो किरो धेरै लागेको वर्ष लिचीको बोटहरूमा एउटा पनि फल पाउन सकिन्न हेर्नुहोस् तर तपाईँले अघि लिची खुवाउनु भयो त्यो त्यो लिचीमा चाहिँ एउटा पनि पतेरो नपरेको रहेछ है ठुल्बा हजुर ठुल्बा एकदम अब ट्याम्ले पनि बाटो काटेछ ए अब गोठको धन्दा असरलै बाँकी छ हजुर हजुर अब अर्को चाहिँ नि साता फेरि तपाईँसँग यसरी नै कुराकानी गरौला हुन्छ नि ठुल्बा हुन्छ अहिलेलाई चाहिँ उठ्नु पर्यो उठ्नुपर्छ अब ठुलो ल बिस्तारै जानुहोस् है ठुल्बा ल ल ल झरै ठुला बाह्र जेटिए बाबुको यही छलफल छलफलसँगै आजको लागि कार्यक्रम कृषि चौतारीको समय सकिने लागेको छ तपाईँलाई आजको कार्यक्रम कृषि चौतारी कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रियाको लागि हाम्रो ठेगाना हो कार्यक्रम कृषि चौतारी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स रत्नगर एक बकुलहर चितवन यो ठेगानामा तपाईँ पत्राचार गर्न सक्नुहुन्छ साथै तपाईँसँग इमेल इन्टरनेटको सुविधा छ भने आफ्नो प्रतिक्रिया radio Arpan news at the rate Gmail dot com email पनि गर्न सक्नुहुन्छ अर्को साता आइतबार फेरि पनि कार्यक्रम कृषि चौतारीमा कृषि सम्बन्धी समस्याको छलफल गर्न आउने नै छौ कार्यक्रमको आजको श्रृङ्खलाबाट प्रविधिका साथीहरू रिजन राज र विष्णुलाई धन्यवाद दिँदै डाँडाघरे ठुलाबा जेटिए बाबु र म लक्ष्मण सापकोटा पनि बिदा हुन्छु नमस्कार निरन्तर गुन्जिरह्यो अर्पणमा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 सत्तरीमा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई एवं उज्जवल भविष्यको कामना गर्दै पूर्वी चितौनकै सर्वोत्कृष्ट शैक्षिक संस्था क्रिस्टल कलेजमा कक्षा एघारमा व्यवस्थापन र मानविकी संकायमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ हाम्रा विशेषताहरू वार्षिक कार्यक्रम अन्तर्गत शैक्षिक भ्रमण औद्योगिक भ्रमण अभिमुखीकरण तालिम तथा अतिरिक्त क्रियाकलापको व्यवस्था भएको सुविधा सम्पन्न computer lab hotel management lab library internet तथा वाइफाई जोनको व्यवस्था भएको अङ्ग्रेजी तथा नेपाली माध्यमका छुट्टा छुट्टै कक्षाहरू भएको कमजोर विद्यार्थीहरूका लागि अतिरिक्त कक्षाको व्यवस्था गरिने लोथरसम्म कलेज बसको सुविधा सुविधा विस्तृत जानकारीका लागि क्रिस्टल कलेज तथा एंजल्स ओल्ड स्कूल रत्नगर आठ चितवन फोन नम्बर शून्य छपन्न पाँच साठी एक शून्य शून्य र पाँच बैसठी पाँच सय बाहन्न ए भाउजू कता भयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नुभएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाँडी पुल नजिकै executive director Puja Kubar mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छप्पन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ अब तपाई हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा केएन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सु centre fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न कियान प्लाजा रत्नगराट Bakulahar proprietor Raj Shrestha mobile number अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास दुई सय अस्सी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेन्ज अहिले साँझको पाँच बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पार्ट सुविधाका लागि हिरो अनि मार्सल इम्पोरियम मगनी चोक पर्सा साथ फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट यस अर्पण बुलेटिन को साथ में Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तरतर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै का साथ आधिकारिक एशियन रहेको जानकारी गराइन्छ बिक्रेता लर्निंग एकाडेमी म्याथ साइन्स र टेस्ट नदी र गर्न भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने नारायणी डेभलपमेन्ट बैङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न एक शासकीय स्वरूपबारे दलहरूको पुरानै अडान जलविद्युतका क्षेत्रमा वैदेशिक मुद्रामा भएका विद्युत खरिद सम्झौता राष्ट्रिय हित विपरीत भएको सभासदहरूको आरोप लुम्बिनीबाटै विश्वभर शान्तिको सन्देश फैलाउनु पर्ने म्यानमारकी प्रजातन्त्रवादी नेत्री सूचीको भनाई स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री कोइराला भोलि अमेरिका जाने कार्यगत एकताका विषयमा ए माओवादी सहित अन्य माओवादी बीच छलफल बुढो र दाँत झरेकाले पार्टी चलाउन नसक्ने एमाले नेता नेपालको जिकिर इराकमा इस्लामिक विद्रोही विरुद्ध कारवाहीका लागि सहयोग गर्ने इरानको घोषणा अफगानिस्तानमा हिजो सम्पन्न राष्ट्रपतिको चुनावमा साठी प्रतिशत मत खसेको अनुमान र विश्वकप फुटबलमा आज राति इक्वेडर र स्विजरल्यान्ड तथा फ्रान्स र हन्डुरस भिड्दै भोलि बिहान बोस्नियाले अर्जेन्टिनाको सामना गर्ने नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच घाटसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनिता रियालसँगै म ध्रुवराज अब समाचार विस्तारमा संविधान सभामा शासकीय स्वरूपबारे दलहरूले पुरानै अडान दोहोऱ्याएका छन् संविधान सभामा तत्कालीन राज्यको शासकीय स्वरूप निर्धारण समितिको प्रतिवेदनमाथिको छलफलमा मुख्य दलका सभासदहरूले अघिल्लो संविधान सभामा आफ्नो पार्टीले राखेको अडान नै दोहोऱ्याएका हुन् छलफलमा नेपाली कंग्रेसका सभासद रामचन्द्र पौडेलले संसदबाट चुनिने कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपति हुनुपर्नेमा जोड दिनुभएको छ उहाँले स्थायित्वको नाममा अरू कुनै शासन प्रणाली अपनाउन नसकिने बताउनु भएको छ कार्यकारी राष्ट्रपति वा अन्य कुनै प्रणालीमा गए शासनमा सबैको पहुँच नहुने र समावेशिता पनि नहुने पौडेलको दावी छ नेकपा एमालेका सभासद भरत मोहन अधिकारीले प्रत्यक्ष निर्वाचित कार्यकारी र आलङ्कारिक राष्ट्रपति हुनुपर्नेमा जोड दिनु भएको छ अहिलेको निर्वाचन प्रणाली जस्तै मिश्रित निर्वाचन प्रणाली ठिक भए पनि कोही संशो केही संशोधनको आवश्यकता रहेको अधिकारीले बताउनु भएको छ एकीकृत नेकपा माओवादीका शक्ति बस्नेतले कार्यकारी राष्ट्रपति भए पनि भए मात्रै सबैलाई सम्बोधन गर्न सकिने तर्क गर्नु भएको छ राज्यको अधिकार विकेन्द्रीकरणको कुरा गरिरहँदा कार्यकारी राष्ट्र प्रमुख राष्ट्रपति भए मात्रै राजनीतिक स्थायित्व कायम हुने बस्नेतको भनाइ छ राप्रपा नेपालका सभासद कमल थापाले शासकीय स्वरूप नै संविधानको आत्मा भन्दै सबै शक्ति अटाउने गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र संवैधानिक राजतन्त्र हुनुपर्ने बताउनु भएको छ थापाले नागरिकले हराएको व्यक्ति पनि बाहिरी चलखेलका कारण प्रधानमन्त्री भएको भन्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्नेमा जोड दिनुभएको छ तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा रहेको सहमति तथा असहमतिका विषयमाथि छलफल सकिएपछि आजदेखि तत्कालीन शासकीय स्वरूप निर्धारण समितिको प्रतिवेदनमाथि छलफल सुरु भएको हो संविधान सभामा भएको छलफलपछि मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा भएका सहमतिलाई संविधान मस्यौदा समितिमा र असहमतिका विषय राजनीतिक संवाद तथा सहमति समितिमा पठाइएको छ सभासदहरूले जलविद्युतका क्षेत्रमा वैदेशिक मुद्रामा भएका विद्युत खरिद सम्झौता पिपिए राष्ट्रिय हित विपरीत भएको बताएका छन् सार्वजनिक लेखा समितिको आजको बैठकमा बोल्ने अधिकांश सभासदहरूले छत्तिस मेगावाटको भोटेकोसी र साठी मेगावाटको खिम्ती जलविद्युत आयोजनामा डलरमा भएको पिपिए सम्झौता राष्ट्रिय हित विपरीत भएको बताएका हुन् नेपाल विद्युत प्राधिकरणलाई वार्षिक रूपमा हुने एक अरब रुपियाँभन्दा बढी घाटामध्ये भोटेकोसी र खिम्ती आयोजनाको मात्र दुई तिहाई हिस्सा रहेको भन्दै सभासदहरूले सम्झौता पुनरावलोकनको माग गरेका छन् भोटेकोसीमा सुरुमा छत्तिस मेगाटको सम्झौता भए पनि पछि कम्पनीले आफै पैँतालिस मेगाट विद्युत उत्पादन सुरु गरेको बताउँदै सभासदहरूले खिम्तीमा त मूल्य अभिवृद्धि कर समेत विद्युत प्राधिकरणले तिर्नुपर्ने सम्झौता भएको भनी आक्रोश पोखेका थिए हालै बयासी मेगाटको तल्लो सोलुमा भएको डलरको पिपिए सम्झौता खारेज गर्नुपर्ने उनीहरूको माग छ सभासदहरू मोहन बस्नेत रामहरि कतिवडा बालकृष्ण खाँड प्रेमबहादुर सिंह डोरप्रसाद उपाध्याय दीपक खड्का भानुभक्त ढकाल ममता गिरी बादशाह कुर्मी दीपक बोहरा हरिबोल गजरे लगायतले तथ्याङ्क अपूर्ण भएको भन्दै सम्बन्धित पदाधिकारीलाई आगामी बैठकमा पुनः विवरणका साथ उपस्थित गराउनुपर्ने माग गरेका छन् बैठकले जलविद्युत आयोजनामा डलरमा पिपिए सम्झौता भएका आयोजनाको विवरण सम्झौता गर्नुपर्नाका कारण र शर्त प्राधिकरणलाई परेको अभाव प्रभाव सम्झौताको दरको विस्तृत विवरण माग गरेको छ म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीले लुम्बिनीबाटै विश्वभर शान्तिको सन्देश फैलाउनु पर्ने बताउनु भएको छ भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै सुचीले शान्तिको सन्देश र प्रजातन्त्र बलियो भएको देश लुम्बिनीबाटै विश्वभर प्रवाह होस् भन्ने कामना समेत गर्नुभएको छ हेलिकप्टर चार्टर गरी बिहान लुम्बिनी पुग्नु भएकी सुचीले लुम्बिनीमा चार घण्टा बिताउनु भएको हो उहाँले मायादेवी मन्दिर बर्मा बिहारमा पूजापाठ विश्व शान्ति द्वीप म्युजियम केन्द्रीय नहरको नौका जलक्रीडा लगायतको अभिरुचिपूर्ण अवलोकन गर्नुभएको थियो लुम्बिनी गुरु योजना अनुसार सम्पन्न भौतिक प्रगति तथा भावी कार्य योजनाहरूको बारेमा लुम्बिनी विकास कोषका सदस्य सचिव अजित मान तामाङ लगायतका पदाधिकारीहरूले सूचीलाई जानकारी गराउनुभयो भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउनको तेस्रो हप्ता नेपाल आउनुहुने भएको छ दुई देशबीच वृहत छलफल र नेपालसँगको सम्बन्ध विस्तारका लागि मोदी अगस्तको पहिलो हप्ता नेपाल आउन लागेको भारतको पत्रिका दि टेलिग्राफले जनाएको छ पहिलो रोजाइमा भुटान र दोस्रोमा जापानको भ्रमण गर्न लागेका मोदीले तेस्रो रोजाइमा भने नेपाललाई पार्नु भएको हो मोदीको भ्रमण टोलीमा विदेश मन्त्री सुषमा स्वराज राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव सुजाथा सहित केही मन्त्री हुने सम्भावना रहेको समाचारमा जनाइएको छ मोदीको शपथ ग्रहणमा सहभागी हुन गएका बेला प्रधानमन्त्री सुशील कोइरालाले नेपाल भ्रमणको निम्तो दिनुभएको थियो सन् उन्नाइस सय सन्तानब्बे पछि भारतका प्रधानमन्त्रीले नेपाल भ्रमण गर्न लागेको यो पहिलो पटक हो प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि भोलि सोमबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुहुने भएको छ प्रधानमन्त्री कोइरालाको यही असार पाँच गते अमेरिकामा स्वास्थ्य जाँच हुने तय भइसकेकाले उहाँ निर्धारित कार्यक्रमको एक दिन अघि असार दुई गते नै प्रस्थान गर्नुहुने भएको हो प्रधानमन्त्री कोइरालाका साथमा उहाँका निजी चिकित्सक डाक्टर करवीरनाथ योगी नातेदार मृदुला कोइराला र अतुल कोइराला सुरक्षा गार्ड जानुहुने तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ केही दिन अघि मात्रै प्रधानमन्त्री कोइरालाको स्वास्थ्य जाँचका क्रममा फोक्सोमा दाग देखिएपछि चिकित्सकको टोलीले राम्रो अस्पतालमा उपचारका लागि सिफारिस गरेका थिए एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र युद्ध र संविधान सभा निर्वाचनमा माओवादी पहिलो पार्टी हुनुको पछाडि बाबुराम भट्टराई र आफूबीचको द्वन्द मूल कारण रहेको बताउनु भएको छ क्रान्तिकारी पत्रकार संघले आज घोराईमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले पार्टीभित्र भट्टराई र आफूबीच निरन्तर सङ्घर्ष र द्वन्द भएकै कारण पार्टीले सफलता हासिल गरेको बताउनुभयो त्यही द्वन्द्वले नै शक्ति दिएको उल्लेख गर्दै दाहालले आन्तरिक सङ्घर्ष बिना पार्टी पार्टी बलियो हुन नसक्ने धारणा राख्नुभयो युद्धकालमा यही द्वन्द बढेर कारवाही गर्ने हदसम्म पुगेको स्मरण गर्दै उहाँले यो क्रम निरन्तर जारी रहने बताउनुभयो अब आन्तरिक सङ्घर्षका बावजुद यी माओवादी अन्य माओ विचारधारा भएका पार्टीलाई समेत एकजुट बनाएर लैजाने योजनामा रहेको दाहालको भनाइ थियो ए माओवादी र अन्य माओवादी बीच कार्यगत एकताका विषयमा छलफल भएको छ नेकपा माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा आज भएको छलफलमा संवाद तथा वार्ता प्रक्रियालाई अगाडि बढाउँदै तार्किक निष्कर्षमा पुर्याउने निष्कर्ष निकालिएको नेकपा माओवादीका महासचिव रामबहादुर थापाले जानकारी दिनुभएको छ विस्तृत शान्ति सम्झौता अन्तरिम संविधान प्रमुख राजनीतिक दल बीचमा विभिन्न कालखण्डमा भएको सहमति विपरीत सत्ताधारी दलहरू अगाडि बढ्न लागेको भन्दै छलफलमा सहभागी माओवादी घटकले पहिलो चरणमा कार्यगत एकताको प्रक्रिया अगाडि बढाउने सहमति गरेका हुन् बैठकले विद्यमान राजनीतिक साझा मुद्दालाई लिएर सहकारी र आवश्यक विषयमा विचार विमर्श गर्न सहभागी राजनीतिक दलहरू बीच विचार आदान प्रदान गर्ने सहमति भएको महासचिव थापाले जानकारी दिनुभएको छ बैठकमा संयुक्त संयन्त्रको अवधारणामाथि छलफल भएको र त्यसबारे आवश्यक निर्णय आगामी बैठकमा गर्ने निष्कर्ष समेत निकालिएको छ बैठकमा ए माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य नेकपा माओवादीका संयोजक मातृका यादव क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापा लगायतका शीर्ष नेताको सहभागिता थियो अर्को बैठक यही असार सात गते बस्ने र कार्यगत एकता सहितको प्रस्ताव पारित गर्ने निर्णय समेत गरिएको जनाइएको छ नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रमुख दलहरू संहिताका विषयमा सहमति नजिक पुगेको दावी गर्नुभएको छ प्रेस युनियन चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति पौडेलले ए माओवादी एकल जातीय राज्यबाट पछि हटिसकेकाले संहिताका विषयमा छिट्टै सहमति हुने बताउनु भयो उहाँले माओवादीले यसअघिको संविधान सभामा एकल जातीय संहिता नभनेको भए संविधान निर्माण भइसक्ने उहाँको दावी थियो पौडेलले शासकीय स्वरूपका विषयमा दलहरूबीच अन्तिम समयमा संसदीय प्रणालीमा सहमति हुने बताउनुभयो उहाँले संविधान निर्माणमा देखेका विवाद एकपछि अर्को गरी टुङ्गिँदै गएको बताउनुभयो अर्को एक प्रसङ्गमा उपसभापति पौडेलले एमाले र ए माओवादीका कारण छब्बिसजना सभासद मनोनितमा ढिलाइ भएको बताउनुभयो पौडेलले एमालेको महाधिवेशन र ए माओवादीको पार्टीभित्रको समस्याका कारण मनोनयनमा ढिलाइ भएको बताउनुभयो पौडेलले आगामी माघ महिनासम्ममा संविधान जारी गर्नका लागि राजनैतिक दलहरूले सङ्कल्प जनाइसकेकाले संविधान बन्नुको विकल्प नरहेको बताउनुभयो पौडेलले जस्तो जसुकै षड्यन्त्रलाई चिरेर पनि संविधान सभाको कार्यतालिका अनुसार संविधान जारी गर्नुपर्ने बताउनुभयो एमाले वरिष्ठ नेता माधव कुमार नेपालले गुट मात्र चलाउनेले पार्टी चलाउन नसक्ने जिकिर गर्नु भएको छ प्रेस चौतारी उदयपुरले आज सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले उमेरले आफूभन्दा जेठो नेताले युवा पुस्ता भन्न नसुहाउने बताउनु भएको छ मुलुक सङ्कटपूर्ण अवस्थामा गुज्रिएको उल्लेख गर्दै उहाँले उमेरले आफूभन्दा बुढो दाँत झरेका विचारविहीन र गुट मात्र चलाउन सक्ने हैसियत बोकेकाबाट एमाले नेतृत्व कुनै हालतमा चल्न नसक्ने दावी गर्नुभएको छ पार्टीमा पुराना नेता हट्नुपर्छ भन्ने धारणा राख्नेले नयाँ पुस्तालाई नेतृत्व दिन आँट गर्नुपर्ने उहाँले बताउनु भएको छ अबको नेतृत्वमा उमेरले आफूभन्दा जेठो नयाँ र युवा पुस्ता हुन नसक्ने नेपालले नेपालको जिकिर थियो अध्यक्षका प्रत्याशी नेता केपी शर्मा ओलीलाई संकेत गर्दै नेता नेपालले दुई साल यता एमालेमा एक सय एक क्षमता भएका युवा नेताहरू जन्मिएको उल्लेख गर्दै उनीहरूलाई नेतृत्व दिनुपर्नेमा जोड दिनुभएको छ उहाँले नेताहरू सुरेन्द्र पाण्डे घनश्याम भूषाललाई किन नेतृत्व दिन सकिँदैन भनी प्रश्न समेत गर्नुभयो युवा पुस्तालाई नेतृत्व दिन नसक्ने हो भने पहिलो पुस्ताका समकालीन नेताहरूमध्ये आफू नै कम उमेरको भएको पनि बताउनुभयो नेता नेपाल नेपाल अध्यक्ष प्रत्याशी ओली भन्दा एक वर्ष कान्छा हुनुहुन्छ पूर्व प्रधानमन्त्री नेपालले सुशील कोइराला सरकार आर्थिक अपचलनमा केन्द्रित भएको आरोप पनि लगाउनु भएको छ सरकारले पद्धति बसाल्ने भन्दा आफ्ना मान्छे भर्ती गर्न बढी ध्यान दिएको उल्लेख गर्दै पार्टी र कार्यकर्ता पोस्ने प्रवृत्तिको विरोध समेत गर्नुभयो युवा नेपालका अध्यक्ष महेश बस्नेतले नेकपा एमालेको नवौं महाधिवेशनले संसदीय दलका नेता केपी शर्मा ओली नै सर्वसम्मत रूपमा अध्यक्षमा चुनिने दावी गर्नुभएको छ एमाले पन्ध्र सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गरेकाले नै ओली सर्वसम्मत अध्यक्ष बन्ने उहाँको दावी छ नेकपा एमाले प्रचार विभाग चितवनले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बस्नेते महाधिवेशनको अन्तिम समयसम्ममा वरिष्ठ नेता माधव कुमार नेपाल प्रस्तावक र अध्यक्ष जननाथ खनाल समर्थक रहेर ओलीलाई अध्यक्षमा चयन गर्ने बताउनुभयो उहाँले अध्यक्ष खनाल र वरिष्ठ नेता नेपाललाई पार्टीको अध्यक्षको वरिष्ठ नेता बनाई सम्मान व्यक्त गर्नुपर्ने बताउनुभयो उहाँले नेपालले अध्यक्ष खनाल र नेता नेपाल विगतमा पनि अध्यक्ष बनिसकेकोले प्राकृतिक न्यायको हिसाबले ओली अध्यक्ष बन्ने बताउनुभयो नव महाधिवेशनलाई लिएर एमाले नेताहरू एक अर्काप्रति आरोप प्रत्यारोप गरिरहेका बेला युवा नेता बस्नेतले भने आज कसैलाई पनि आरोप लगाउन चाहनु भएन संविधान सभा सदस्यको उपनिर्वाचन आउन अब एक साता मात्र बाँकी रहेकाले एक अर्काप्रति आरोप लगाए निर्वाचनमा असर पुग्ने भन्दै निर्वाचन प्रचार प्रसारको क्रममा कुनै नेतालाई आरोप लगाउनु लगाउने नियम बनाएको अध्यक्ष बस्नेतले भयो उहाँले चितवन क्षेत्र नम्बर चारमा प्रधानमन्त्री सुशील कोइरालाले जनताको चाहना अनुरूप काम गर्न नसकेकाले यसपटक एमाले जित्ने दावी गर्नुभयो महिला नेत्री क्षेत्र नम्बर चारकी उम्मेद्वार दिलकुमारी रावल पार्वतीको पक्षमा जनलहर सिर्जना हुन थालेको भन्दै यसपटक एमालेको पक्षमा नतिजा आउने बताउनु भयो युवा नेता बस्नेते शीर्ष नेताहरूले असुरक्षित महसुस गरी दुई निर्वाचन क्षेत्रमा चुनाव लड्न पाउने व्यवस्था नै गलत अवगत भएको बताउनुभयो उहाँले आगामी निर्वाचनमा यस्तो व्यवस्था हटाउनुपर्ने धारणा राख्नुभयो आर्थिक भारसँगै जनतालाई पनि हैरानी पर्ने भएकाले यस्तो व्यवस्था हटाउनु उत्तम हुने उहाँले बताउनुभयो उहाँले आगामी निर्वा यसैबीच युवा सङ्घका अध्यक्ष बस्नेतले चितवन क्षेत्र नम्बर चारमा सार चार गते उपनिर्वाचनमा भोट किन्ने षड्यन्त्र असार आठ गते उपनिर्वाचनमा भोट किन्ने षड्यन्त्र हुन सक्ने भन्दै त्यसतर्फ चनाकु रहन मतदाताहरूलाई आग्रह गर्नुभयो नेकपा एमाले चुनाव प्रचार प्रसार समिति चितवन क्षेत्र नम्बर चारले आज बिहान फुलबारीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले भोट किन्नका लागि नोट बाँड्ने षड्यन्त्र हुन सक्ने भन्दै त्यसतर्फ सजग रहन आग्रह गर्नुभएको हो सरकारले नेपाल टेलिकमको सेवालाई थप प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदारी भित्र्याउने काम अगाडि बढाएको छ यसका लागि सूचना तथा सञ्चार मन्त्रालयले टेलिकमको तीस प्रतिशत स्वामित्व रणनीतिक साझेदारीलाई दिने तयारी गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर मिनेन्द्र रिजालले जानकारी दिनुभएको छ व्यवस्थापिका संसद विकास समितिको आजको बैठकमा संसदहरूलाई सोधिएको जिज्ञासामा मन्त्री डाक्टर रिजालले भन्नुभयो रणनीतिक साझेदारीका लागि हामी प्रस्ताव आह्वानको तयारी गरिरहेका छौँ आएका प्रस्ताव अध्ययन गर्छौँ र उत्कृष्ट प्रस्तावसँग सम्झौता गर्छौँ टेलिकममा रणनीतिक साझेदारी दिने युगको माग हो यसले टेलिकमको सेवालाई चुस्त बनाउन सहयोग पुर्याउँछ उहाँले भन्नुभयो मन्त्री डाक्टर रिजालले नेपाल टेलिकम बिनाको दूरसञ्चार सेवा कल्पनासम्म पनि गर्न नसकिने चर्चा गर्दै यसको सेवालाई गुणस्तरीय र चुस्त बनाउन पहिलो प्राथमिकता दिएको जानकारी दिनुभएको छ अभिव्यक्ति स्वतन्त्रलाई अभिव्यक्ति स्वतन्त्रतालाई अक्षुण राख्दै सञ्चार नीति परिमार्जनको कार्य अगाडि बढेको श्रमजीवी पत्रकार एन कार्यान्वयनका अवस्थामा अनुगमन भइरहेको पनि मन्त्री डाक्टर रिजालले जानकारी दिनुभयो प्रहरीले वीरगञ्जबाट ठुलो परिमाणमा चाँदीको गहनासहित एक भारतीयलाई पक्राउ गरेको छ एक लाख एकाउन्न हजार मूल्य बराबरको चार किलो नौ सय बयासी ग्राम चाँदीको गहनासहित भारत बिहार पूर्वी चम्पारणको घोडासहनका साठी वर्षका जहुर मिहालाई पक्राउ गरेको हो वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको रात्रि बसमा गण्डक चोकमा प्रहरीले चेक जाँच गर्दा चाँदीको गहनासहित मिहा पक्राउ परेका हुन् उनको साथबाट सिन्दुर दानी घुङ्गुर र बेसिया लगायतका चाँदीका गहना बरामद भएको प्रहरीले जनाएको छ चाँदीको गहनासहित पक्र परेका जहुरलाई कारवाहीका लागि राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ यसैबीच अवैध लागु औषधसहित कास्की प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ लागु औषध नियन्त्रण ब्युरो पोखराका प्रहरी नायब निरीक्षक विद्याधर त्रिपाठीको कमानमा खटिएको प्रहरी टोलीले पोखरा सरेबारबाट मकवानपुर आग्रा घर भएका चौसठी वर्षीय वीरबहादुर लामालाई लागु औषध चरेसहित पक्रेको हो पक्र परेका लामाको साथबाट प्रहरीले तिन किलो चरेस र चार हजार पाँच सय रुपियाँ नगद बरामद गरेको छ उनी विरुद्ध लागु औषध मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ लामा यसअघि पनि लागु औषध ओसार गरेको आरोपमा दुई सालमा जेल सजाय पाई छुटेका थिए अबको तीन चार दिनभित्र मनसुन सुरु हुने सङ्केत देखिएको छ मनसुन भुटान हुँदै सिक्किमसँग सिक्किमसम्म आइपुगेको र अब नेपाल प्रवेश गर्ने क्रममा रहेको मौसमविद राजु प्रधानाङ्गले जानकारी दिनुभएको छ उहाँका अनुसार ढिलोमा तीन चार दिन मन मनसुन सुरु हुने सङ्केत देखिएको छ सामान्यतया जुन दसको आसपासमा मनसुन सुरु हुने भए पनि ढिलाइ भएको छ नेपाल लगायत दक्षिण एसियाको विभिन्न स्थानमा देखा पर्ने मनसुनको उत्पत्ति हिन्द महासागरमा हुने गर्दछ गर्मीयामको बेला दक्षिण एसियाको भूभाग र यससँग जोडिएको बङ्गालको खाडी अरब सागर र हिन्द महासागरको सतहको पानी आसमान रूपमा ताप्ने कारणले देखा पर्ने मनसुन हिन्द महासागरबाट दक्षिण एसियामा बहने सिलसिलामा दक्षिण पश्चिम पश्चिम दिशाबाट भारतको केरला राज्यमा प्रवेश गर्ने गर्दछ त्यहाँबाट उत्तर पूर्वतिर बहँदै भारतको विभिन्न ठाउँमा मनसुन देखा पर्ने गर्छ र त्यहाँबाट बङ्गालको खाडीको बाटो हुँदै बङ्गलादेशतिर प्रवेश गर्दछ यही मनसुनी वायु दिशा परिवर्तन हुँदै दक्षिण पूर्वी दिशाबाट नेपालको पूर्वी भेगमा प्रवेश गर्दछ मनसुन प्रवेश गर्न ढिलाइ हुँदा देशभर गर्मी बढेको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हाम्रो प्रश्न थियो वैद्य माओवादीसँग छिट्टै पार्टी एकता हुने ए माओवादी अध्यक्ष प्रचण्डको भनाइप्रति तपाईँको विचार के छ ए प्रयास गरे होला पनि बी मनको लड्डु घिउसँग खानु र सी वैद्य माओवादीमा भर पर्छ तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए प्रयास गरे होला पनि भन्नेमा सोह्र प्रतिशत बे मनको लड्डु घिउसँग खानु भन्नेमा त्रिपन्न प्रतिशत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 बताउनुभयो इराकले भने इरानसँग सहयोगका लागि मद्दत नमागेको रुहानीले बताउनु भएको छ Islamic State in Iraq and Levant आइएसआइएसका विद्रोहीले इराकका मसुल र क्रिकित सहर कब्जामा लिएपछि इराकमा सुरक्षा चुनौती बढेको छ अफगानिस्तानमा भएको दोस्रो चरणको राष्ट्रपति चुनावमा साठी प्रतिशत मत खसेको अनुमान गरिएको छ गत छ अप्रेलमा भएको राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेद्वारले पचास प्रतिशत मत प्राप्त गर्न नसकेपछि हिजो दोस्रो चरणमा मतदान भएको थियो मतदानका क्रममा सुरक्षा व्यवस्था कमजोर भएपछि एक सय साठीवटा मतदान केन्द्र बन्द गर्नु परेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ दोस्रो चरणका चुनावमा दुईजना उम्मेद्वार मात्र चुनावी प्रतिस्पर्धामा देखिएका थिए प्रतिस्पर्धामा पूर्व विदेश मन्त्री समेत रहनुभएका अब्दुल अब्दुल्ला अब्दुल्ला र विश्व ब्याङ्कका पूर्व अर्थशास्त्री अशरफ गनी चुनावी मैदानमा देखिएका हुन् चुनावका बेला सुरक्षा व्यवस्था कडा पारिएको बताइए पनि चुनावका क्रममा भएको हिंसामा कम्तीमा जनाको मृत्यु भएको छ मतदानमा देशभर सुरक्षा व्यवस्था कडा पारिए पनि विभिन्न ठाउँमा आतंकवादी हमला भएको अधिकारीहरूले जनाएका छन् खेल समाचार विश्वकप फुटबल अन्तर्गत आज राति र भोलि बिहान तिनवटा खेल हुने भएका छन् राति पाउने दस बजेपछि हुने पहिलो खेलमा इक्वेडर र स्विजरल्यान्ड तथा राति पाउने एक बजेपछि हुने दोस्रो खेलमा फ्रान्स र होन्डुरस भिन्नेछन् प्रतियोगिता अन्तर्गत भोलि बिहान पाउने चार बजेपछि हुने तेस्रो खेलमा अर्जेन्टिना र बोस्निया एन्ड हर्ज बीच प्रतिस्पर्धा हुनेछ तुलनात्मक रूपमा हर्ज भन्दा अर्जेन्टिना बलियो टिम मानिन्छ गोबियाको यो पहिलो विश्वकप फुटबल हो यसअघि आजै बिहान सम्पन्न भएका खेलमा आइबरी कोस्ट इटली र कोस्टारिका विजयी भएका छन् भने गैरातीको खेलमा कोलम्बियाले विश्वकपमा विजय सुरुवात गरेको छ आइबरी कोस्टले जापानलाई दुई एक गोल इटलीले इङ्ल्यान्डलाई समान दुई एक गोल अन्तरले नै पराजित गर्यो त्यस्तै आज बिहान भएको खेलमा कोस्टारिकाले उरुग्वेलाई तिन एक गोल अन्तरले पराजित गरेको छ गैरातीको खेलमा कोलम्बियाले ग्रिसलाई तिन शून्य गोल अन्तरले पराजित गरेको थियो साँझ पाँच बजेको अर्पण बुलेटिनबाट बिदा हुनु अघि प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक शासकीय स्वरूपबारे दलहरूको पुरानै अडान जलविद्युतका क्षेत्रमा वैदेशिक मुद्रामा भएका विद्युत खरिद सम्झौता राष्ट्रिय हित विपरीत भएको सभासदहरूको आरोप लुम्बिनीबाटै विश्वभर शान्तिको सन्देश फैलाउनु पर्ने म्यानमारकी प्रजातन्त्रवादी नेत्री सूचीको भनाई स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री कोइराला भोलि अमेरिका साने कार्यगत एकताका विषयमा ए माओवादी सहित अन्य माओवादी बीच छलफल बुढो र दाँत झरेकाले पार्टी चलाउन नसक्ने एमाले नेता नेपालको जिकिर इराकमा इस्लामिक विद्रोही विरुद्ध कारवाहीका लागि सहयोग गर्ने इरानको घोषणा अफगानिस्तानमा हिजो सम्पन्न राष्ट्रपतिको चुनावमा साठी प्रतिशत मत खसेको अनुमान र विश्वकप फुटबलमा आज राति क्वेडर र स्विजरल्यान्ड तथा फ्रान्स र होन्डुरस भिड्दै भोलि बिहान बोस्नियाले अर्जेन्टिनाको सामना गर्ने अवस्था साँझ पाँच बजे अर्पण बुलेटिन सकियो सहकर्मी अनितासँगै ध्रुवराज विदा भई नमस्कार यस अर्पण बुलेटिनको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथ का फिटिंग सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन साथ आधिकारिक विक्रेता रहेको को आधिकारिक बिक्रेता मल्टिलर्निङ कराइन र टेस्ट कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने मल्टिलर्निङ एकाडेमी खैरानी चार नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर सुनो हजुर छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी